नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको WWW dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल सरकारले असार आठ गते उपचुनाव हुने क्षेत्रमा सार्वजनिक विदा दिएको छ उपचुनाव हुने चितवन क्षेत्र नम्बर चार काठमाडौँको क्षेत्र नम्बर दुई बर्दिया एक र कैलाली छका सामुदायिक र संस्थागत विद्यालयमा भोलिदेखि नै लागू हुने गरी तीन दिन विदा दिएको छ यस्तै मतदान केन्द्र कायम भएका गाविस भवन नगरपालिका भवन र अरू कार्यालयमा समेत तीन दिन विदा गरिएको गृह मन्त्रालयले जनाएको छ उपचुनाव हुने सबै चार जिल्लाका सरकारी कार्यालय मतदान हुने दिन असार आठ गते बन्द रहने पनि मन्त्रालयले जनाएको छ यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले क्षेत्र नम्बर दुईमा भोलिदेखि आठ गतेसम्म मदिराजन्य वस्तुको उत्पादन ओसार पसार बेचबिखन र सेवन गर्न निषेध गर्दै उल्लङ्घन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ त्यस्तै वैध हतियारको ओसार पसारमा पनि प्रशासनले रोक लगाएको छ मतदान हुने दिन असार आठ गति बिहान पाँच बजेदेखि बेलुकी सात बजेसम्म काठमाडौँको क्षेत्र नम्बर दुईभित्र प्रवेश गर्ने सबै नाकाबाट अनुमति लिएका बाहेक अरू सवारी साधन रोक लगाएको छ त्यो दिन हवाई उडानबाट विदेश वा स्वदेशकै कुनै ठाउँमा जाने यात्रुले पनि हवाई टिकट देखाउनु पर्ने बताइएको छ खानेपानी विद्युत सञ्चार एम्बुलेन्स र दुध धुवानी गर्ने गाडी भने चल्न दिइने प्रशासनले जनाएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर प्रकाश शरण महतले देशमा रहेका समस्याको समाधान नेपाली कंग्रेसले मात्रै गर्न सक्ने बताउनु भएको छ आज बिहान भटमा भएको कार्यकर्ता भेटघाटका क्रममा उहाँले अन्य राजनीतिक दलको अवस्था र क्षमता जनताले हेरिसकेकाले अब कंग्रेसले मात्रै निकास दिन सक्ने बताउनु भएको छ चितवनको क्षेत्र नम्बर चारमा चुनावी कार्यक्रममा सक्रिय हुनुभएका उहाँले नेपालीको समस्या पहिचान र त्यसको समाधान गर्न सक्ने खुबी जनताले कंग्रेसमा देखिसकेकाले कंग्रेसप्रति जनताको विश्वास बढेको हो भन्नुभएको छ यही असार आठ गते हुने चारवटा उपनिर्वाचन नेपाली कङ्ग्रेसका उम्मेद्वारले भारी मतले जित्ने ठोकुवा पनि उहाँले गर्नुभएको छ नेता महते देशमा रहेको सुकुम्बासी समस्याको समाधान महिला आदिवासी जनजातिको उत्थान र विकास रोजगारीको सृजना स्वास्थ्यमा सबैको पहुँच निशुल्क शिक्षाको प्रबन्धका लागि नेपाली कङ्ग्रेस दीर्घकालीन योजनामा लागिसकेकाले सबैले महसुस गर्ने गरी कार्यक्रम चाँडै आउने बताउनु भएको छ यसअघि नेपाली कङ्ग्रेसको आयोजनामा हिजो साँझ भएको चुनावी सभामा उहाँले समयमा नै संविधान निर्माणमा कङ्ग्रेस प्रतिबद्ध रहेको रहेको र संविधान बनेरै छाड्ने दृढता व्यक्त गर्नुभएको थियो कङ्ग्रेसका युवा नेता धनराज गुरुङले कङ्ग्रेसले सधैँ महिलालाई उच्च सम्मान गर्ने बताउँदै चितवन क्षेत्रमा नम्बर चारबाट दलित र जनजाति महिलालाई संविधान सभा सदस्य बनाउन के महिलाप्रतिको सम्मान होइन भन्दै प्रश्न गर्नुभयो अर्का युवा नेता प्रदीप पौडेलले चितवनका मतदाताले विकास निर्माण चाहेको र त्यसका लागि रामकृष्ण घिमिरेभन्दा अर्को उपयुक्त उम्मेद्वार कोही हुनै नसक्ने जिकिर गर्नुभयो नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता साझेदार कङ्ग्रेससँग सरकार सञ्चालनमा केही विमति देखिए पनि लोकतान्त्रिक संविधान नबन्दासम्म साझेदारी सम्बन्ध कायमै रहने बताउनु भएको छ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आज प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले नौ महाधिवेशनमा नेतृत्वका आकांक्षी माधव कुमार नेपाललाई पद बिनाको शक्तिशाली नेता बनाउन चाहेको पनि उहाँले बताउनु भएको छ उहाँले माधव नेपालले लामो समय पार्टी नेतृत्व हाँकेकाले उहाँ सम्मानपूर्वक बस्नुपर्ने बताउनु भएको छ नेपाल नेपाललाई सम्मानका लागि पद बिनाको शक्तिशाली नेता भएको हेर्न चाहन्छौँ उहाँले भन्नुभयो पार्टीका वरिष्ठ नेता भएकाले योग्यता र क्षमताका आधारमा भन्दा पनि लामो समय पार्टी नेतृत्व गरिसकेकाले आफ्नो सम्मानका लागि नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो एमालेको आठौँ महाधिवेशनमा वरिष्ठ नेता नेपालले केपी ओलीलाई नै सघाएकाले नौ महाधिवेशनबाट ओलीको नेतृत्वमा सर्वसम्मत हुने पोखरेलले दावी गर्नुभएको छ उहाँले एमाले अध्यक्ष झलनाथ खनालले सहमतिमा जोड दिएकाले पनि नेतृत्व हस्तान्तरण सहमतिमै हुन सक्ने धारणा धारणा राख्नुभयो सुन्ने इस्लामिक विद्रोहीको गतिविधि रोक्न नसकेको भन्दै इराक सरकारले चारजना सैनिक अधिकृतलाई बर्खास्त गरेको छ सरकारले वक्तव्य जारी गर्दै देशप्रतिको कर्तव्य निर्वाह गर्न नसकेकाले उनीहरूलाई बर्खास्त गरिएको प्रष्ट पारेको छ सरकारले आफ्नो पदी कर्तव्यको पालना गर्न नसकेको र सङ्घर्षबाट भएको भन्दै अर्का एकजना वरिष्ठ सैन्य अधिकारीमाथि कोर्ट मार्सल गर्ने पनि जनाएको छ सुन्ने मुस्लिम लडाकु सङ्गठन आइसिसले पहिलो सहर मोसुल नियन्त्रणमा लिँदा धेरै सैनिकले त्यसको प्रतिकार गर्नुको साटो भागेको भन्दै प्रधानमन्त्री नुरियाल मल्लिकी आक्रोश बन्नु भएको हो र विश्वकप क्रिकेटमा नेदरल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ चार वर्ष अघिको उपविजेता नेदरल्यान्डले गैरातीको दोस्रो खेलमा अस्ट्रेलियालाई तिन दुईले पाखा लगाएको हो जितसँगै छ अङ्क जोडेको नेदरल्यान्ड्स समूह सी अन्तर्गत विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने पक्का भएको छ खेलमा नेदरल्यान्डले बिसौँ मिनटमा आर्जेन रोबिनको गोलबाट अग्रता लिएको हो त्यसको एक मिनटमै अस्ट्रेलियाले गोल फर्काए पनि अन्तिममा भने पराजय भोग्नु पर्यो यस्तै आज बिहान भएको खेलमा चिलीले स्पेनलाई हराएको छ जितसँगै चिली पनि नेदरल्यान्ड भुटानसँगै अन्तिम सोह्रमा पुग्नेछ यस्तै बिहान सकिएको अर्को खेलमा क्रोएसियाले क्यामरुनमाथि शानदार जित हासिल गरेको छ दस खेलाडीमा सीमित क्यामरुनले क्रोएसियासँग शून्यका विरुद्ध चार गोल खाएको छ हारसँगै क्यामरुन फिफा वर्ल्ड कपको पहिलो चरणबाटै बाहिरिएको छ यसैबीच आज राति र भोलि बिहान तिनवटा खेल हुँदैछ पहिलो खेलमा कोलम्बिया विरुद्ध आइबरी कोस्ट दोस्रोमा उरुग्वे विरुद्ध इङ्ल्यान्ड र अर्को खेलमा जापान र ग्रिस भेट्दैछन् हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार